नदी पानी अब म हिँड्न छोडिदिउँला त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउँला याद आए तिम्रो अझै यो मानन्तै म मोडिदिउँला दिउँला दिउँला है त्यो तिम्रो घरको गल्ली पानी Vamos a ir मुटो मलाई सजिलै तिमीले चारैतिर खाले भए सबको नजरमा सजियो तिमी दोषी भए मै जाले भए लुटो मलाई सजिलै तिमीले चारैतिर सबको नजरमा सजियो तिमी दोषी भए मै जाली भए सोचा मेरो यो जिन्दगी अब कसरी म जिउला जिउला जिउला हे त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउला भिडबाट बाहिरिएको छु एकान्त नै राम्रो लाग्छ दिनहरूसँग भागी हिँडे अँधेरो नै प्यारो लाग्छ भिडबाट बाहिरिएको छु एकान्त नै राम्रो लाग्छ भागी हिँडे आधेरो नै प्यारो लाग्छ साथी रोजे कहिले नछुट्ने अब सधैँभरि म पिउला पिउला पिउला है त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउला त्यो तिम्रो घरको गली पानी अब म हिँड्न छोडिदिउँला याद आए तिम्रो आजै यो मन अन्तै म मोडिदिउँला दिउँला दिउँला है त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउँला